जो बाटो हिँड्ने बटुहीको बाटो छेकिदियो यो मनको तनाउमा ढुङ्गा फालिदियो यो मनको तनाउमा ढुङ्गा फालिदियो ढुङ्गा भई हम फाले तलाउको माझा ते ढुङ्गामा देउ भई बसिदियो आजा ढुङ्गामा ल्याउ भई बसिदियौ

我记得。 ढुङ्गा भई हम फाले तलाउको माझा त्यही ढुङ्गामा ल्याउ भई बसिदियौ आज त्यही ढुङ्गामा ल्याउ भई बसिदियौ आज